अग्नि रापको आगोसँगै जल्छ कतै आत्मा अग्नि रापको आगोसँगै जल्छ कतै आत्मा फुलै फुलको बगैँचामा फल्छ कतै आत्मा अग्नि रापको आगोसँगै जल्छ कतै आत्मा फुलै फुलको बगैँचामा फल्छ कतै आत्मा आश्वाधन बाचा कसम एकै रूपमा हुँदा आश्वासन बाचा कसम एकै रूपमा हुँदा ढुङ्गो मुटु हिमाल झैँ गल्छ कतै आत्मा फुलै फुलको बगैँचामा फल्छ कतै आत्मा मन जित्नु छ यहाँ झुटो बोलेर भए पनि मन जित्नु छ यहाँ झुटो बोलेर भए पनि टुक्रिएर पैसामा सापटी चल्छ कतै आत्मा फुलै फुलको बगैँचामा फल्छ कतै आत्मा भेट्ने आश मनभरि मृत्युको मुखमा यहाँ भेट्ने आश मनभरि मृत्युको मुखमा यहाँ एकाएक दिएको तेल झैँ बल्छ कतै आत्मा फुलै फुलको बगैँचामा फल्छ कतै आत्मा विश्वास गुमाएर फेरि साइनो गाँच्ने चाहना विश्वास गुमाएर साइनो गाँच्ने चाहना नचाहेर नसोचेरै नियतिले छल्छ कतै आत्मा फुलै फुलको बगैँचामा फल्छ कतै आत्मा ध्रुव सत्य छन् कति विकल्प छैन यहाँ ध्रुव सत्य छन् कति विकल्प छैन यहाँ आशै आशमा जिउँदै चितामा ढल्छ कतै आत्मा फुलै फुलको बगैँचामा फल्छ कतै आत्मा अग्नि रापको आगोसँगै जल्छ कतै आत्मा फुलै फुलको बगैँचामा फल्छ कतै आत्मा सा प म प सा ग म सा नि सा प नि सा ग हे उजते रगई यहाँ रे रगई नतीजा आफैतिर पारेर गए उजितेर गई या गई नतीजा नतिजा आफैतिर पारेर गई हिजो निम्तादी बाँच्न दिलमा हिजो दि बस्न दिलमा आज काँडे तरले बारेर गई उजितेर गई यहरेर हरेर गई नतिजा आफैतिर पारेर गई को एउटा फुल्थ्यो बगैँचामा आकाशबाट सिन छारेर गई आकाशबाट सिना छारेर गई बाँच्दै त थिए घायल नै भए पनि मुस्का आरोपी मारेर गई बुझते जितेर गई यहरे हरेर गई नतिजा आफैतिर पारेर गई मलाई चिता तिमीलाई डोली त्यति नै त फरक थियो मलाई चिता तिमीलाई डोली त्यति नै त फरक थियो मलाई बगर तिमीलाई खोली त्यति नै त फरक थियो बच्चनले मन खाएपछि दिल जलेर खरानी मलाई राप तिमीलाई बोले त्यति नै फरक थियो मलाई बगर तिमीलाई खोले त्यति नै फरक थियो मलाई बगर तिमीलाई खोले त्यति नै फरक थियो नमस्कार अनि साहित्यका अभिवादन गर्न चाहन्छु साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण साहित्यिक मनहरूलाई भेट्नको लागि आज पनि उपस्थित भइसकेका छौँ दर्पण पारीका मित्र रिजनसँगै म छु तपाईँकै मित्र दिपेन्द्र प्रिय मित्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघ सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट र ब्लग स्पोर्टमा पनि तपाईँले हामीलाई सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम मेरो रचनालाई लिएर हामी आउने गर्छौँ हरेक साताको आइतबार बिहान दस बजेको समाचारपछि करिब करिब एघार बजीसम्म यो बसाइँ बस्नको लागि यो साहित्यिक बसाइँ बस्नको लागि तपाईँसँगै बोल्नु को लागि तपाईँकै भावनामा डुब्नको लागि हामी कार्यक्रम मेरो रचनाको बसाइँलाई लिएर उपस्थित हुने गर्छौँ आज पनि तपाईँकै साहित्यिक सिर्जनाहरू मेरा पल्टाभरि छन् तपाईँकै सिर्जनाहरूले साथ पाउने कार्यक्रम बसाइमा चाहिँ तपाईँकै साहित्यिक सिर्जनाहरू फुल्ने गर्छन् ती सिर्जनाहरूको साझा फुलबारी कार्यक्रम मेरो रचनाको बसाइमा आज पनि तपाईँकै रचनाहरूलाई म क्रमशः जोड्दै जाने नै छु कार्यक्रमको सुरुवातमा मैले एउटा रचनालाई जोडेँ जसलाई पठाउनु भएको थियो देवराज भन्तना विवश आश्रुमली गोर्खाबाट उहाँले यो रचनालाई पठाउनु भएको थियो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै साथ तपाईँको पाइराखौँ प्रिय मित्र तपाईँको यस्तै यस्तै रचनाहरू आज पनि मेरा पोल्टाभरि छन् तपाईँका रचनाहरूलाई म क्रमशः अब भने जोड्न चाहन्छु मेरो हातमा लोचन पाण्डेजीको गजल छ उहाँले यो रचनालाई हाल मुम्बईदेखि पठाउनु भएको हो उहाँको घर तिन कैलाली उहाँको गजललाई अगाडि जोड्न चाहन्छु जब त्यो काँधमा हुने मेरो हात हुनेछ जब त्यो काँधमा हुने मेरो हात हुनेछ दिनमै चुम्बनको अमेट घोर बर्सात हुनेछ समाला आफ्नै सुकमल जवानी तिमी समाला आफ्नै सुकमल जवानी तिमी चाँडै तिम्रो मेरो प्रिय सुगरात हुनेछ जब त्यो कात मेरो हात हुनेछ यसरी मलाई न नतर्पाऊ मेरी महारानी यसरी मलाई न तडपाऊ मेरी महारानी तिमी बरमालाले सजिने प्रभात हुनेछ जब त्यो कात मेरो हात हुनेछ आज जे भए होला साँझ भेटौँला पार्कतिर आज जे भए होला साँझ भेटाउँला पार्कतिर भेटमै एकैछिन भए नि मिठो मिठो बात हुनेछ दिनमै चुम्बनको अमेट घोर वर्षात हुनेछ जब त्यो कादमुनि मेरो हात हुनेछ जब त्यो कादमुनि मेरो हात हुनेछ निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि लोचन पाण्डेजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पाइराखौँ त्यसै गरी अर्को गजललाई पनि अगाडि जोड्न चाहन्छु कान्छी बजार स्याङ्जादेखि अञ्जन श्रेष्ठ बाघेजीले पठाउनु भएको रचना छ उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु कहिल्यै उभ्याएनन् मेरा नयन तिम्रो यादमा कहिल्यै उभ्याएनन् मेरा नयन तिम्रै यादमा नै छोड्यो मुटुको धड्कन तिम्रै यादमा किन बाँच्न मन लाग्थ्यो र जिन्दगी नै हारेपछि किन बाँच्न मन लाग्थ्यो र जिन्दगी नै हारेपछि जिउँदै मरिसक्यो मेरो जीवन तिम्रै यादमा धड्किनै मुटु छोड्यो मुटुको धड्कन तिम्रै यादमा बगेको खोला फेरि कहाँ फर्काउन सक्छ र मैले बगेको खोला फेरि कहाँ फर्काउन सक्छ र मैले दिए मैले मेरा बलपन बालापन तिम्रै यादमा कहिल्यै उभाएनन् मेरा नयनमा तिम्रै यादमा तिमीले दिएको पीडाहरू नै मेरो जिन्दगी भो तिमीले दिएका पीडाहरू नै मेरो जिन्दगी भो बाहिर देख्दैन भित्र रोएको मन तिम्रै यादमा कहिल्यै उभाएनन् मेरा नयन तिम्रै यादमा कसरी हाँस्न सक्छु र म आज मुटु नै दुखेपछि कसरी हाँस्न सक्छु र म आज मुटु नै दुखेपछि तोडी गएको मुटु बल्झिन्छन् झन् तिम्रै यादमा कहिल्यै उभ्याएनन् मेरा नयन तिम्रै यादमा धड्कनै छोड्यो मुटु मुटुको धड्कन तिम्रै यादमा कहिल्यै उभ्याएनन् मेरा नयन तिम्रै यादमा निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि अञ्जन श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पाइराखौँ यो बसाइमा राखेर चाहिँ तपाईँको यस्तै यस्तै साथ मैले पाइराखौँ आगामी श्रृङ्खलाहरूमा पनि त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु रबिन दरलामी मगरजीले पठाउनु भएको रचना छ उहाँले यो रचना पाल्पादेखि पठाउनु भएको हो उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु पहिले फकायो मिठो बोलेर पहिले फकायो मिठो बोलेर फकाउँदै खुवायो विष घोलेर विश्वास गर्दै ताला चाबी छुम्पे विश्वास गर्दै ताला चाबी छुम्पे मौका छोपी लग्यो सबै खोलेर पहिले फकायो मिठो बोलेर सबै त्याग्छु तिम्रो लागि भन्दै सबै त्याग्छु तिम्रो लागि भन्दै हो प्यार गर्थे जोखिम मोलेर फकाउँदै खुवायो विष घोलेर मेरो मुटु चोरेर बाँचिदियो मेरो मुटु चोरेर बाँची बेचिदियो सायद कलेजो खायो पोलेर पहिल्यै फकायो मिठो बोलेर फकाउँदै खुवायो विष घोलेर फकाउँदै खुवायो विष घोलेर निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि रविनजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पाइराखौँ त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा कमल सङ्घर्षजीले ठुले सयन आश्रमदेखि पठाउनु भएको रचना छ उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु साँडेले आतंक गर्छन् तिम्रो सहरमा गरिबहरू भोकै मर्छन् तिम्रो सहरमा साँडेले आतंक गर्छन् तिम्रै सहरमा गरिबहरू भोकै मर्छन् तिम्रै सहरमा पाहुना आउँदा बस्ने ठाउँ हुँदैनन् पाहुना आउँदा बस्ने ठाउँ हुँदैनन् छन् त ठुला ठुला घर छन् तिम्रो सहरमा गरिबहरू भोकै मर्छन् तिम्रै सहरमा मान्छे त आखिर मान्छे नै हो मान्छे नै हो ढुङ्गाकै आँसु झार्छन् तिम्रै सहरमा गरिब भोकै मर्छन् तिम्रै सहरमा कसैले भेटायो भने फिर्ता पठाइदिनु कसैले भेटायो भने फिर्ता पठाइदिनु त मेरा नजर छन् तिम्रै सहरमा गरिबहरू भोकै मर्छन् तिम्रै सहरमा जिउनलाई खाली खल्तीभरि पैसा हुनुपर्छ जिउनलाई खल्तीभरि पैसा हुनुपर्छ नत्र त अलपत्र पढ्छन् तिम्रो सहरमा चाँडैले आतङ्क गर्छन् तिम्रै सहरमा गरिबहरू भोक्कै मर्छन् तिम्रै सहरमा गरिबहरू भोक्कै मर्छन् तिम्रै सहरमा निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि कमलजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु सुरज गुरुङजीले यो रचनालाई टार भो लमजुङ भोर्लेटारदेखि पठाउनु भएको छ उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु तिमीलाई मैले आज दुधारमा देख्दैछु तिमीलाई मैले आज दुधारमा देख्दैछु त्यसैले त दुई शब्द तिम्रै निम्ति लेख्दैछु तिमीलाई मैले आज दुधारमा देख्दैछु त्यसैले त दुई शब्द तिम्रो निम्ति लेख्दैछु मनले बोल्छौ मायाको भाषा प्रयोग गर्छौ मनले बोल्छौ मायाको भाषा प्रयोग गर्छौ र मैले मेरो प्यारी भन्दै थेगो थाक्दै थेक्दैछु तिमीलाई मैले आज दुधारमा देख्दैछु जे जे पर्ला पर्ला प्रिय परेपछि टर नै टर्ला जे जे पर्ला पर्ला प्रिय परेपछि नै टर्ला आँटियो अब मायाको बन्धन छेक्दैछु त्यसैले त दुई शब्द तिम्रै निम्ति लेख्दैछु सोच्दैछु तिम्रो हात समाएर जीवनको सोच्दैछु तिम्रो हात समाएर जीवनको सफलताको शिखरमा तर्क पाइला टेक्दैछु तिमीलाई मैले आज दोधारमा देख्दैछु त्यसैले त दुई शब्द तिम्रै निम्ति लेख्दैछु त्यसैले त दुई शब्द तिम्रै निम्ति लेख्दैछु सुरज गुरुङ लमजुङ भोर्लेटार बाट यो रचनालाई पठाउनु भएको थियो निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद प्रिय मित्र यो बसाइमा रहेर अर्को सुमधुर साङ्गीतिक आवाजलाई जोड्न चाहन्छु मात्र तपाईँको लागि तिमी बिना बाँच्न जाने पागल बन्ने थिएन सानो पागल भन्ने थिएन सानो तिमीले जस्तै अन्तै माया गाँच्न जाने तिमीले जस्तै अन्तै माया हाँस्न जाने तिमीले जस्तै हाँट्न जाने कुराहरू भुल्न सिकाइदेऊ न मौसम हेर्दै पात फेर्दै भुल्न सिकाइदेऊ न मलाई पनि अतीतहरू भुल्न सिकाइदेऊ न मौसम हेर्दै पात फेर्दै भुल्न सिकाइदेऊ न झरेपछि आकाश जस्तै खुल्न सिकाइदेऊ न या त मलाई भमरा चाहिँ डुल्न सिकाइदेऊ न तिमीले जस्तै ढाट्न जाने तिमी मलाई मेरै भाग्यले नै छल्न छोडेको छैन मलाई मेरै भाग्यले नै छ छल्न छोड्या छैन नयनभरि तितो आँसु दल्न छोड्या छैन मेरै साथी दुःख पुग्थ्यो घोप्टो परिहिजो मेरै साथी दुःख पुग्थ्यो घोप्टो परिहिजो जसो तसो दुखी जीवन चल्न छोड्या छैन नयनभरि तितो आँसु दल्न छोड्या छैन यस्तो घटना पत्रिकामा पाउने छैनन् भोलि यस्तो घटना पत्रिकामा पाउने छैनन् भोलि नपाउँदा खाना अनाथ ढल्न छोडेका छैन नयनभरि तितो आँसु दल्न छोडेका छैन भक्कानिँदै मेरी सानी हिजो यस्तो भन्थिन् भकानी रे मेरी सानी हिजो यस्तो भन्थिन् हजुर हेर्दै मेरा आँखा गल्न छोड्या छैन मलाई मेरो भाग्यले नै छल्न छोड्या छैन हर रात परदेशीले यस्तो सोच्ने पर्छ यहाँ हर रात परदेशीले यस्तै सोच्ने पर्छ यहाँ सल्किएको मेरो मुटु जल्न छोड्या छैन मलाई मेरै भाग्यले नै छल्न छोड्या छैन नयनभरि तितो आँसु तल्न छोड्या छैन नयनभरि तितो आँसु डल्न छोडेको छैन निकै सुन्दर रचना सँगसँगै पुनः स्वागत गर्न चाहन्छु सौगात गजामेरजीको रचनालाई मैले वाचन गरे प्रिय मित्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगार्स सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट पनि सुनेर साथै राख्नु भएको छ र बोलिराख्ने आवाज तपाईँकै साहित्यिक मित्र दिपेन्द्रको हो र प्रविधिमा रहेर मलाई दर्पण पारीबाट दुईजना मित्रहरूले साथ दिइराख्नु भएको छ रिजन अनि विष्णुले र तपाईँकै रचना सँगसँगै हामी बगिराखेका छौँ तपाईँका रचनाहरूलाई वाचन गरिराखेका छौँ र त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु यो बसाइमा रहेर देवीलाल खनालजीले पठाउनु भएको एउटा रचना छ उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु केटाहरू चोकमा बस्छन् तरुनी देखेपछि मेरा बा भेट्टीमा पस्छन् तरुनी देखेपछि बाको त कुरै छोडौँ अचेल बाजे पनि मुखमा पाउडर घस्छन् तरुनी देखेपछि सायद मात लाग्दो जवानी भएर होला सायद मात लाग्दो जवानी भएर होला केटाहरू अचेल फस्छन् तरुनी देखेपछि मेरा बा भट्टीमा पस्छन् तरुनी देखेपछि सर्प पनि डहा गर्ने केटीसँग हिँड्दा सर्पहरू पनि डहा गर्ने केटीसँग हिँड्दा आएर केटालाई डस्छन् तरुणी देखेपछि मेरा टीमा पस्छन् तरुणी देखेपछि अब यमराजलाई पनि खोज्नै पर्दैन रे अब यमराजलाई पनि खोज्नै पर्दैन रे यमराज धरतीमा खस्छन् तरुणी देखेपछि केटाहरू चोकमा बस्छन् तरुणी देखेपछि मेरा बा बाभट्टीमा पस्छन् तरुणी देखेपछि मेरा बा भट्टीमा पस्छन् तरुणी देखेपछि निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि देवीलाल खनालजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो रचनालाई उहाँले आश्रमदेखि पठाउनु भएको थियो त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु प्रकाश निष्ठुरीजीको रचना छ मेरो हातमा बाटोहरू अन्तै मोडेपछि भेट भयो बाटोहरू अन्तै मोडेपछि भेट भयो खाएको कसम सबै तोडेपछि भेट भयो बाटोहरू अन्तै मोडेपछि भेट भयो खाएको कसम सबै तोडेपछि भेट भयो तिम्रै आशामा हजार पल पल कोरिरहे तिम्रै आशमा हजार पल पल कोरिरहे तर अन्तै घरबार जोडेपछि भेट भयो खाको कसम सबै तोडेपछि भेट भयो तिमी नै भन्थ्यौ हजार जुनी साथ दिन्छु तिमी नै भन्थ्यौ हजार जुनी साथ दिन्छु तर घुम्टो अर्कैको ओडेपछि भेट भयो खाको कसम सबै तोडेपछि भेट भयो अर्को जुनी पाएँ भने सँगै जिउँछु भने अर्को जुनी पाएँ भने सँगै जिउँछु भने यो जुनीमा यसै हात छोडेपछि भेट भयो बाटोहरू अन्तै मोडेपछि भेट भयो खाको कसम सबै तोडेपछि भेट भयो खाको कसम सबै तोडेपछि भेट भयो वास्तवमै पनि आफूले सजाएको मान्छे आफ्नो मन मन्दिरमा सजाएको मान्छेले अन्तै बाटो मोडेर जाँदा र त्यही मान्छेलाई पछि भेट हुँदा यस्तै खालको आभास तपाईँलाई हुनसक्छ मलाई हुनसक्छ प्रिय मित्र तरै पनि तपाईँ र मैले आफ्नो मनलाई सम्हाल्न सक्नुपर्छ प्रकाश निष्ठुरीजीको यो रचनालाई पनि मैले वाचन गरेँ तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु रोहित राणाजीले बुटोल तिन रूपन्देहीदेखि पठाउनु भएको रचना छ उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु परिवर्तनशील समय मितिले सिकाउँदो रहेछ परिवर्तनशील समय मितिले सिकाउँदो रहेछ समस्या अनि परिस्थितिले सिकाउँदो रहेछ पुरानो संस्कृति त्याग्ने कुरा कदापि नगर्नुहोस् पुरानो संस्कृति कदापि नगर्नुहोस् नबुझेका कुराहरू संस्कृतिले सिकाउँदो रहेछ समस्या अनि परिस्थितिले सिकाउँदो रहेछ के गलत अनि के सही भन्ने कुरा हुनसक्छ के गलत के सही भन्ने कुरा हुनसक्छ मान्छे अनुसार गर्ने दृष्टि सिकाउँदो रहेछ परिवर्तनशील समय मितिले सिकाउँदो रहेछ कहिले अनभिज्ञ नठानु आफूले आफूलाई कहिले अनभिज्ञ नठानु आफूले आफैलाई अफार छ दैवको लीला सृष्टिले सिकाउँदो रहेछ समस्या अनि परिस्थितिले सिकाउँदो रहेछ बाँधिएको प्रेमको डोरी एक दिन चुट्न सक्छ बाँधिएको डोरी एक दिन चुड्न सक्छ धरो धर्म सोही माया र प्रीतिले सिकाउँदो रहेछ परिवर्तनशील समय र मितिले सिकाउँदो रहेछ समस्या अनि परिस्थितिले सिकाउँदो रहेछ परिवर्तनशील समय मितिले सिकाउँदो रहेछ निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि रोहित राणाजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु फुच्ची जमुनाको मुक्तक छ मेरो हातमा उहाँको मुक्तकलाई अगाडि जोड्न चाहन्छु कति सजिलै कसम खान्छन् वचन तोड्नेहरूले कति सजिलै कसम खान्छन् वचन तोड्नेहरूले आउँछन् अथाह प्यार गर्छन् भोलि छोड्नेहरूले भन्न त भन्छन् मेरा मनको जुन हौ तिमी भन्न त भन्छन् मेरो मनको जुन हौ तिमी किन अधेरै चिन्दैनन् जुनसँग मुटु जोड्नेहरूले कति सजिलै कसम खान्छन् वचन तोड्नेहरूले आउँछन् अथाह प्यार गर्छन् भोलि छोड्नेहरूले फुच्ची जमानाको मुक्तकलाई मैले वाचन गरेँ यो निकै सुन्दर रचना सँगसँगै अर्को साङ्गीतिक आवाजलाई जोड्न चाहन्छु मात्र तपाईँको लागि पारेर के भो म जस्तो हजार पाइहाल्छु म मरेर के भो म जस्तो हजार पाइहाल्छु बिस्तारै बिस्तारै तै मायालाई हाल्छु म मरेर के भू म जस्तो हजार पाइहाल्छु प्रिय मित्र अब भने हामी कार्यक्रमको अन्त अन्त्यतिर आइसकेका छौँ यो बस्नैबाट उठ्नुपर्छ आजको यो साहित्यिक ढुङ्गालाई यही कतै किनारा लाउने बेला भइसकेको छ यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिन चाहन्छु रचना पठाउनुहुने तपाईँ सबै सबैलाई धन्यवाद दिन चाहन्छु त्यसै गरी मोहन बिहानी अनि रामशरण श्रेष्ठजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र प्रविधिमा रहेर मलाई साथ दिनुहुने प्राविधिक मित्र रिजन अनि विष्णुलाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँकै साहित्यिक मित्र दिपेन्द्र पनि ओझेल पर्न चाहन्छु नमस्कार तपाईँको बाँकी पल शुभ रहोस् तिमी भन प्रिय तिमी त बाँच्नु पर्छ म मरेर के भू म जस्तो हजार पाइहाल्छु रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट चितवन टाढी अटोलिङ सोरुम प्रस्तुत